घरमा आमालाई सहयोग गर्नको लागि आजकल तिस वर्ष एक मान्छे भनेर आइमाई राखेका छन् त्यो आइमाईको उमेर तिस भए पनि देख्दा बाइस चौबिसकै लाग्ने देखिन्छ मेरो उमेर खालि पन्ध्र भए पनि म भने खाइ खेली हुर्केको जवान नै भएको थिएँ त्यो भान्से आइमाईले मलाई सानो बाउ भन्थे त्यो आइमाईको नाम शान्ता हो हामीमा प्राय धेरै बोलचाल नभए पनि मेरो मनमा कतै कतै शान्तासँग सेक्स गर्ने चाहना बढेको थियो तर घरमा त्यस्तो अवस्थाको सिर्जना नै भएको थिएन कि म शान्तासँग सेक्स गर्न सकौँ मैले भित्रभित्र दिमाग लगाउँदै थिएँ तर पनि कुरा मिलेको थिएन शान्ता पनि बुढोले छोडेको हुनाले पहिला चाखेको स्वाद त भुलेकी छैन होला जस्तो लाग्दै थियो प्रायः रातमा मेरो टाउको दुख्यो भने म आमालाई टाउको थित्न भन्थेँ आजकल पनि म राति राति टाउको दुखेको बाहनामा टाउको मिच्न भनेर म आमालाई बोलाइरहन्थेँ आमा आउनुहुन्थ्यो कतै शान्तालाई आमाले मेरो टाउको थित्न पठाउनुहुन्छ कि भनेर म प्रायः टाउको दुखेको बाहना गर्थेँ तर पनि मम्मी नै आएर मेरो टाउको दिनुहुन्थ्यो मैले मौका हेरिरहेको थिएँ आमाको एक दिन खुट्टा मर्केर हिँड्न नै नहुने भएको थियो उहाँलाई नै म र शान्ता मिलेर रुममा पुर्याएका थियौँ बेलुका खाना पनि शान्ताले नै हामीलाई रुममा नै पुर्याएका थिए हामी सुत्ने तर्खर गर्न थाल्यौँ करिब आधा घन्टापछि मैले आज नाटक गर्न थालेँ मैले मेरो टाउको दुखेको कुरा आमालाई चिच्याएर भने आमाले आफू त उठ्न नै नसक्ने भनेर उहाँको नै कोठामा बोलाउनु भयो मैले पनि अरू बाख्ना बनाएर भने आज त चक्कर पनि लागेको छ आमाले आज शान्तालाई बोलाउँदै दबाई पानी सहित टाउको मिच्न बनाएर पठाइदिनु भयो शान्त आउने बित्तिकै मेरो त ज्यान नै सन्केर आएको थियो शान्ताले दबाई खानु भने तर मैले त्यहीँ राख म पछि खाउँला भने अनि उसले मेरो सिरानीपट्टि बस्दै टाउको धेरै नै दुखेको हो भने त दबाई खानु न त कान्छा बाबु भनेर मेरो टाउको मालिस गर्न थालेँ म मेरो ओछ्यानमा नि सुतिरहेको थिएँ केही छिन टाउको दबाईपछि मैले बाहना गरेँ मेरो त खुट्टा पनि दुखिरहेको बताएँ र खुट्टा पनि मालिस गर्न भने उसले हुन्छ भनेर मेरो खुट्टा मालिस गर्न थाली मेरो अब शरीरको तापक्रम बढ्न थालेको थियो पहिलोपटक कुनै आइमाईको हात सल्बलाउँदा मेरो ज्यानै सिरिङ्ग भएको थियो भने लिङ्ग ठन्कनलाई दाउ गर्दै थियो बाबुको ज्यान त कति तातो ज्वरो आएको छ कि क्या भन्न थाली शान्ता मैले भने ज्वरो त आएको छैन बरु माथितिर दुखेको छ मैले शान्तालाई अलि माथितिर पनि मालिस गर्न भनेर खुट्टा फटाएँ उसले कता कता दुखेको छ भनेर मेरो टिक्राको बिचमा पनि मालिस गर्न थालि मेरो लिङ्गले थाम्न सकेन त्यो त ठाडो भएर मेरो अन्डरवेयर नै उचाल्ला जस्तो खडा भयो शान्त पनि एकपटक साथ लिइसकेको मान्छे यहाँ पनि दुखेको छ भनेर मेरो लिङ्गको फेदमा मुसार्न अलि अलिमाथि मैले भने उसले अब मेरो लिङ्गलाई समातेर हल्का तलमाथि गर्न थालेँ अब मेरो पनि बाँध टुट्यो मैले पनि शान्ताको दुधमा दुवै हातले चप्प समातेर भने तिमीलाई दुखेको छैन शान्ता दुख्छ नि मेरो कसले मालिस गरिदिन्छ र भन्न थालेँ शान्ताले तिम्रो बुढोले मालिस गर्दैन र भनेर मैले कुरा बढाएँ उसको बुढो त बिहे भएको पाँच महिनामा नै फेरि अर्को कान्छी लिएर शान्तालाई छोडेर हिँडेको रे अब मैले धेरै खप्न सकिनँ अब म उठेँ अनि शान्तालाई बेडमा पल्टाएँ र उसको म्याक्सी खोलिदिएँ मेरो पनि पेन्टी खोलेँ अब मैले शान्ताको दुध मार्दै चुस्न थालेँ भने उसले मेरो लिङ्ग मुसार्दै थिएँ मेरो लिङ्ग ठन्केर खपिन सक्नु भइसकेको थियो ती दुधका पोकाहरू कसिला अनि पोटिला थिए अनि मेरो यी पोकाएका हातहरू बिस्तारै ती पोटिला पोटिला अनि साह्रो भएको दुधको मुन्टातिर सल्बलाउँदै जाँदै थियो शान्ता केही बोल्न नसकेर मजा मात्र लिँदै थिएँ अनि आवाज निकाल्दै थिए आह म दुवै हातले शान्ताको दुधको पोका पाले पालो मार्न थालेँ मलाई पनि निकै मजा आइरहेको थियो शान्ता आह ओह उफ गर्दै कराउँदै म सार्न थालेँ बिस्तारै मेरो मुख शान्ताको दुधनिर लगेँ अनि चुस्न थालेँ दुइटै दुध पाले पाला चुस्न थालेँ म जति चोसमा दुध चुस्थेँ शान्ता त्यति नै कराउँथेँ म पनि कसी कसी दुधको पोकाहरू चुस्न थालेँ दस मिनट जति चुसेपछि म उठेँ अनि शान्ताको पेन्टी खोलेँ र मेरो पनि सबै लुगा खोली नाङ्गो भएँ शान्ताको दुवै खुट्टा फटाएर शान्ताको योनीनिर मुख लगेँ शान्ताको योनि पुरै पानीले भिजेको थियो योनी वरिपरि छ्याप छ्याप भिजेको थियो मैले शान्ताको योनीको पानी चाट्न थालेँ बिस्तारै बिस्तारै जिब्राले शान्ताको टिसी चलाउन थालेँ शान्ता निकै इमोसनमा आएर कराउन थालेँ म पनि के कम थिएँ र कहिले जिब्रोको टिसी खेलाउँथेँ कहिले बिस्तारै चाटिदिन्थेँ कहिले दुधको मुन्टा बेसरी चुसिदिन्थेँ मेरो हरेक चुसाइ अनि टोकाइमा शान्ता मधोस हुँदै थिए म पनि जसको क्रममा निरन्तर दिँदै थिएँ म जुर्को उठेँ अनि किस गर्दै मेरो दुइटै उङ्ला शान्ताको योनीमा छिराएर खेलाउन थालेँ शान्ता उ आको आवाज गर्दै कराउँदै चाको उठाउन थाली अब शान्ताले मेरो लिङ्ग उसको मुखभित्र हाली मलाई त के भयो भयो यस्तो आनन्द त जिन्दगीमा महसुस गरेको थिइनँ अब बिस्तारै बिस्तारै चुस्ते लिङ्गलाई भित्र बाहिर गर्न थाली बरफ खाएको झैँ गरी उसले मेरो लिङ्ग चुस्न थाले शान्ता निकै मग्न भएर मेरो लिङ्ग मजाले भित्र बाहिर गर्दै चुस्दै थिए कहिले जिब्रोले लिङ्गको टुप्पो खेलाउँथे त कहिले पुरै लिङ्ग मुखभित्र हालेर चुस्थेँ करिब दस मिनट जति चुसेपछि मैले मेरो लिङ्ग सन्ताको योनिमा छिराएँ अनि मेरो लिङ्ग भित्र बाहिर गर्न थालेँ त्यसपछि मैले आफ्नो पेलाइको स्पिड बढाउन थालेँ बल गरी गरी धक्का दिन थालेँ सन्ता पनि तलबाट धक्का लिइदिई मलाई सघाउन थालेँ मलाई पनि शान्तालाई पेल्नु असाध्य मजा आइरहेको थियो दस मिनट जति उत्तानो नपाएर पेलेपछि म उठेँ अनि शान्तालाई खाटबाट तल झारेँ अनि शान्तालाई घुटो पारी दुवै हात खाटमा टेक्न लगाएँ शान्तालाई घुटो पारेर मैले मेरो लिङ्ग योनिमा छिराएँ बल गरेर शान्ताको योनिमा लम लम पेल्दै थिएँ शान्ता दुख्यो अलि बिस्तारै गर न भन्न कराउन थालि शान्ताको पीडाको कुनै वास्ता नगरी म बल गरी गरी पेल्दै थिएँ यसरी पेल्दा झनै मजा आएको थियो मैले बल गरी गरी पेलेँ शान्ता पनि मजा लिली सुस्केर हाल्न थालि दस मिनट जति यसरी पेलेपछि मेरो माल झर्ने सङ्केत मेरो लिङ्गले दियो दस पन्ध्र पटक धक्का दिएपछि मेरो लिङ्गले समयमाल शान्ताकै युनिभित्र उकालिदियो म केही बेर हल्लिँदै बसेँ त्यसपछि म पुरै थाकेँ अनि शान्ताको ढाडमाथि नै गोटो परेर सुतेँ त्यो रात मैले करिब चार पटकसम्म पेलेँ होला शान्तालाई त्यस दिनदेखि राति राति शान्ता नै मेरो कोठामा आउँथे हामी ढुक्कले रातभर नै चिकामारी खेलिरहन्थ्यौँ यसरी मेरो दुई वर्ष जस्तो शान्तालाई पेलेरै बित्यो